नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको एक सय छब्बिसौँ श्रृङ्खला प्रस्तुत गर्दैछु म सहदेव इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा हाम्रा विविध रेडियो कार्यक्रमहरू तपाईँ सजिलै सुन्न सक्नुहुन्छ हिमाली स्वरहरूको साप्ताहिक रेडियो पत्रिकाको एक सय छब्बिसौँ श्रृङ्खला हामीले नेपाली पात्र अनुसार दुई हजार सडसठी साल ज्येष्ठ महिनाको सात गते शुक्रबार अर्थात् मे महिनाको एक्काइस तारिकको दिनमा तयार पारेका हौँ बुद्ध जयन्ती तेह्र गते बिहिबार मे सत्ताइसका दिन परेको छ नेपालमा नयाँ संविधान बनाइसक्नुपर्ने दिन ज्येष्ठ चौध गतेसम्म हो त्यो समयसम्म नयाँ संविधान नबन्ने लगभग पक्का पक्की भइसकेको छ त्यसपछिको अवस्था के होला संविधान सभाको म्याद अब कति थपिने हो सरकार र माओवादी बीचको चलिरहेको आपसी द्वन्द्वको अन्त्य कहिले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 On Saturday, we came across a particularly disturbing and quite horrifying image. Uh, it was video of a young woman who had apparently व्यवस्थापिका been shot. संसदको बैठक नियमित कारवाहीमा प्रवेश नगरी आज पनि स्थगित संविधान उल्लङ्घन गरेर गच्छेदारलाई मन्त्री बनाइएको फोरम अध्यक्ष यादवको आरोप यदि तपाईँलाई नयाँ काम देखाउने चाहना जस्तो लागेमा आर्यस स्पेस एके स्पेस ए विकासका लागि उपयोगी जस्तो लागेमा आर्यस कुरै कुराको भिडमा एउटा कुरा देशको कुरा विदेशको कुरा घरदेखि वनसम्मको कुरा मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा एउटा कुरामा आज हामी सामाजिक सञ्जाल फेसबुकमा हाम्रा साथीहरूले देशको चिन्ताको बारेमा व्यक्त गर्नुभएको केही विचारहरू यहाँ प्रस्तुत गर्दैछौँ देशमा दिन प्रतिदिन थरी थरी आन्दोलन प्रदर्शनहरू भइरहेको छ व्यापार व्यवसाय शैक्षिक संस्थाहरूमा गम्भीर असर परिरहेको खबर सुनिरहेका छौँ र पढिरहेका पनि छौँ नेपाल बन्द महँगीको ठुलो भार सबैले बोक्नु परेको छ नयाँ संविधान बनाइसक्नुपर्ने दिन आइसक्यो देशको चिन्ता हामी विदेशमा हुनेलाई पनि उत्तिकै छ तपाईँ कसरी व्यक्त गर्नुहुन्छ देशको चिन्ता भनेर हामीले फेसबुक मार्फत हाम्रा केही साथीहरूलाई सोधेका थियौँ हामीलाई विभिन्न साथीहरूले आफआफ्नो विचारहरू व्यक्त गर्नुभएको छ देश बल्ल तल्ल गणतन्त्रमा जानै बेला भएर यस्तो भएको हो कि भन्नुभएको छ लाफा कौचा मगरले यो सब स्वार्थको कारणले भएको हो भन्नुहुन्छ सरोज खनाल यहाँ जनताको चाहना विपरीत आन्दोलन हुन्छ बन्द हुन्छ र जनताको वास्ता नगरी देश डुबाउने सरकार पनि हुन्छ यस्तो अवस्थाबाट मुक्ति पाउन जनताको रगतमा देशप्रेमको रगत हुनुपर्छ अब जनता उठ्नुपर्छ भन्नुहुन्छ सरोज खनाल साँच्चै भन्ने हो भने त हामीले आफ्नो क्षेत्रबाट आफ्नो कर्तव्य पालना गर्नुपर्छ सागर बानिया लेख्नुहुन्छ अरूको कुरा मात्र नगरेर र आफ्नो पनि गल्ती हेर्नुपर्छ र सुधार गर्दै जानुपर्छ हामी युवावर्गहरू राजनीतिबाट भाग्नु भएन हामीले आफ्नो अधिकार आफैले सुनिश्चित गर्नुपर्छ हामीले छुट दिएर नै नेताहरूले ताण्डव नृत्य गर्न पाएका हुन् यदि हामीले समयमै खबरदारी गरेको भए सायद देशको हालत यस्तो हुने थिएन कि भनेर सागर बानिया लेख्नुहुन्छ देश चलाउने ठेक्का लिन्छु भन्नेहरूले जुन दिनसम्म तपाईँ हामीले देशको बारेमा सोचेको जस्तो गरी सोच्दैनन् त्यो दिनसम्म यस्तै हुन्छ भनेर लेख्नुहुन्छ शेखर भट्टराई अहिलेसम्म देश चलाउने ठेकेदारहरूले हामी अब नसक्ने भयौँ नयाँ पुस्तालाई नयाँ सोचसहित काम गर भनेर नदिएसम्म केही हुँदैन यो विचार थियो शेखर भट्टराईको विपिन त्रिपाठी लेख्नुहुन्छ जबसम्म हामी आफूलाई कङ्ग्रेस एमाले र माओवादी अथवा कुनै पार्टीको रूपमा प्रस्तुत गर्छौँ र यदि त्यही अनुसार व्यवहार गर्छौँ तबसम्म यो देशमा केही राम्रो हुन्छ जस्तो लाग्दैन नेताहरूलाई फोहोरी फोहोरी राजनीति गर्ने अवसर हामीले दिएका हौँ प्रजातन्त्रको सदुपयोग तब मात्र हुन्छ जब हामी आफू त्यसका लागि योग्य हुन्छौँ उहाँ अगाडि लेख्नुहुन्छ नेपालमा पार्टी सिस्टम हुनुहुन्न माओवादीको हात हतियार नियन्त्रण गर्नुपर्छ पत्रकार र सञ्चार क्षेत्र राजनीतिबाट प्रभावित हुनुहुन्न हामीलाई एकतामा लिएर आउने व्यक्तिको खाँचो छ न कि विखण्डनवादतर्फ लैजाने यो थियो विपिन त्रिपाठीको विचार त्यसै गरी वसन्त पौडेल लेख्नुहुन्छ राजनीति धेरै कुहिएको छ यिनीहरूबाट केही आशा गर्नु बेकार छ सम्पूर्ण नेताहरूलाई पाखा लगाएर नागरिक अगुवा बुद्धिजीवीलाई पाँच वर्ष देश चलाउन दिनुपर्छ तिनीहरूले राम्रो सिस्टम बसाउनुपर्छ त्यसपछि नयाँ पुस्तालाई राज्य सञ्चालन गर्न दिनुपर्छ अनि मात्र यो समस्याले समाधानको बाटो समात्ला कि यो थियो बसन्त पौडेलको विचार त्यसै गरी राधे श्याम दासा लेख्नुहुन्छ राजनीतिक भिजन राम्रो नहुनाले हाम्रो देशको यो अवस्था भयो सबै राजनीतिक पार्टी र नेताहरू निष्पक्ष र निस्वार्थ हुनु पर्यो यदि कोही दोषी भेटिए त्यसलाई सजाय दिनु पर्यो सच्चा नेता हुनु पर्यो झुठा होइन विगतका गल्तीहरूको उच्च मूल्याङ्कन गर्नु पर्यो र सरकारले नीति नियमको पालना गर्नु पर्यो यो थियो राधे श्याम दासाको विचार हिमाली स्वरहरूको सुरुको प्रस्तुति एउटा कुरामा आज हामीले देशको चिन्ताको बारेमा हामीलाई प्राप्त केही विचारहरू व्यक्त गऱ्यौँ तपाईँ पनि देशको बारेमा आफ्नो विचार र आफ्नो चिन्ताहरू हामीलाई लेखी पठाउनुहोस् अथवा आफै पनि सुनाउन सक्नुहुन्छ आफ्नो भावना र विचारहरू लेखी पठाउने हाम्रो इमेल ठेगाना हो Nepali radio at Gmail dot com आज हामीले राधेश्याम दासा बसन्त पौडेल विपिन त्रिपाठी शेखर भट्टराई सागर बानिया सरोज खनाल र लाफा कौचा मगरको विचारहरू प्रस्तुत गऱ्यौँ हिमाली सुरहरू नेपाली मन र नेपालीपनसँग नजिकै हुनु छै नजिकै हुनु छै नजिकै अनलाइन रेडियो हिमाली स्वरहरू सुनौ छु मुटु छाम्छु माटो पाउँछु आँखा भरी हिमाल देख्छु मुटु छाम्छु माटो पाउँछु परदेशमा जीवन छाया परदेशमा जीवन छाया घर देश नै सम्झिरह देश नै सम्झिरहन्छु घर देश नै सम्झिरहन्छु बिर्साई गोरास फुल्छन् मनैभरि दुःख पिर सारा बिर्साई गोरास फुल्छन् भरी बक्षन सधैँ मेची काली लहर उठाइ छाती भरी कांचन सोरटी भाका नाचे कांचन सोरटी भाका ई आँखा का परे परेली माँ हो परेली सङ्गीकार धुनले सधैँ बिउझाइरहन्छन् गाउँ बेसीका सम्झनाले यो मन सधैँ डुलाइरहन्छन् हृदय डोली रन्छन् मनै डोली रन्छन् घर पाले देख्छु मुटु छाम्छु माटो पाउँछु परदेशमा जीवन छाया परदेशमा जीवन छाया घर देश नै सम्झिरहन्छु हो घर देश नै सम्झिरहन्छु हो घर देश नै सम्झि रहन्छु घर देशले सम्झिरहन्छु यो हो हाट बजार सामुदायिक विज्ञापन र सामाजिक जानकारीहरूको सूचना पार्टी स्थानीय सूचनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आउनुहोस् आफ्नो व्यापार व्यवसाय र सूचनाहरूको साथमा हाट बजार आवाज विश्वव्यापी पहुँच यो हो हाट बाजार ट्याक्सेसन पर्सनल होस् अथवा बिजनेस होस् अवश्य पनि समस्या समाधानको लागि हाजिर हुनेछ लामा अकाउन्टिङ विस्तृत जानकारीको लागि सम्झनुहोस् Lama accounting phone number seven one eight five O five two O nine five seven one eight five O five two O nine five अरू जानकारीको लागि W W W dot Lama accounting dot कममा लगइन गर्न सक्नुहुनेछ लामा एकाउन्टिङबाट उपलब्ध अन्य सेवाहरू auditing business setup accounting setup license and permit bookkeeping payroll tax and sale tax इत्यादिको लागि सम्पर्क गर्न सक्नुहुनेछ लामा एकाउन्टिङ फोन नम्बर हो seven one eight five O five two O nine five seven one eight five O five two O nine five नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा वासिङटन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक बनाउनु नेपाली पत्रिका विश्व परिक्रमा पढौँ थप जानकारीको लागि phone number seven zero three five eight seven zero seven nine five नमस्कार म अर्जुन प्रसाद मैनाली म एक नियमित रक्तदाता हुँ म तपाईँलाई वर्षको एकपटक मात्रै भए पनि रगतदान गर्नुहुन अनुरोध गर्दछु तपाईँले एकपटक दान गर्नुभएको रगतले तिनजनासम्मको जीवन जोगाउन सकिन्छ रगतदानका बारेमा थप जानकारीका लागि नजिकैको रेड क्रसमा सम्पर्क गर्नुहोला धन्यवाद कथा संसार सुन्ने कथाहरूको संसार हो यो कथा संसार जहाँ तपाईँ सुन्नुहुनेछ विविध कथा निबन्ध नियात्रा संस्मरण भावना र उपन्यास कथा संसार सुन्ने किताब हो नेपाली अनलाइन रेडियोको प्रस्तुति कथा संसार इन्टरनेटको radio station W W W dot Nepali radio dot ओर्गमा कथाहरू सुन्नुपर्छ कथाहरू सुनाउनुपर्छ आउनुहोस् एकैछिन कथा संसार भन्नु उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्कामै पारिन्छन् भुइँ र बाटो छरपष्ट फिजाइएका मासु र आन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै सकेको खानी छ हिरा मोती खन्न पाए हुन्थ्यो कोइला खानी छ भन्न पाए मेरो गाउँ तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँगर थियो बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर चरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार छ पँधेरा जान्छ र पानी ल्याउँछ सुन्दर कञ्चन र अटल हिमाल तिमी रातो माटो घोलेर को टाढा र संहार लिप्न मेरो गाउँ हरेक बिहान धामलाई निम्त्याउने गर्छ सृजनाका स्वरहरूमा आज हामी विविध गीत कविता र गजलहरू प्रस्तुत गर्दैछौँ सुरुमा बासु घुमिरे क्यालिफोर्नियाबाट रिता भण्डारीको यो रचना गुनगुनाउँदै हुनुहुन्छ प्रसिद्ध गीत यस गीतका शब्द रचनाकार शब्दरचनाकार हुनुहुन्छ रिता भण्डारी गायक म स्वयं फुल फुलमा तिमी मुस्काउँदा माली बनी सबै रहे फुल फुलमा तिमी मुस्काउँदा माली बनी सबै रहे को गर्छ तिम्रो भनी छिनछिनमा जल सिन्चिरहे को गर्छ छाल तिम्रो भनी छिनछिनमा जल सिन्चिरहे फुल फुलमा तिमी मुस्काउँदा तिमी उजाली रातहरूमा तिमी मायालु साथहरूमा तिमी उजाली रातहरूमा तिमी मायालु साथहरूमा पुग्छु कि तिम्रो नगीत भनी छटपटाए यादहरूमा पुग्छु कि तिम्रो लागि भनी छटपटाए यादहरूमा फुल्छुमा तिमी मुस्काउँदा प्रेरणा तिमी ऊर्जाहरूमा दिव्य तिमी ज्योतिहरूमा प्रेरणा ऊर्जाहरूमा दीप तिमी ज्योतिहरूमा देख्छु कि तिमी रातमा भनी खोजिरहे दीपहरूमा देख्छु कि तिमीलाई रातमा भनी खोजिरहेती पहरूमा फुल फुलमा तिमी मुस्काउँदा रङ्गिना सा दृश्यहरूमा मिठो भाका स्वरहरूमा रङ्गिना सा दृश्यहरूमा मिठो भाषा स्वरहरूमा मेट्छु कि कतै तल तल भनी गुनगुनाई रागहरूमा मेट्छु कि कतै तल तल भनी गुनगुनाई रागहरूमा फुल फुलमा तिमी मुस्काउँदा कहानी तिमी कथाहरूमा अमल सधैँ प्रेमहरूमा कहानी तिमी कथाहरूमा अमल सधैँ प्रेमहरूमा औचौके घटना सुटुक्क भनी पर्खिरहे फाटहरूमा औचौकी पर सुटुक्क भनी पर्खिरहे फाटहरूमा फुल फुलमा तिमी मुस्काउँदा माली बनी समीपै रहे को गर्छ छल तिम्रो भने छिनछिनमा जल सिन्सी रहे छिनछिनमा जल सिन्सी रहे आउँछौ कि छुट्न सुटुक भनी पर्खिरहे घरमा त्यसै गरी लन्डनबाट कोमल मल्ल आफ्नो रचना आफै वाचन गर्दै हुनुहुन्छ प्रस्तुत छ एउटा कविता कविताको शीर्षक छ खै कसरी बन्ला छ सय एकको यात्रा अन्दाजी दुई करोड सत्तरी लाखको तास नसको जात्रा लम्की रहेछ लम्की रहेछ रबर झैँ तन्की रहेछ तन्की रहेछ बन्द हडताल चक्काजाम र जिन्दाबाद मुर्दाबादमा दिनदिनै युद्ध घन्किरहेछ दिनदिनै युद्ध घन्किरहेछ विनाश अविश्वास असमानताको उदय विकास विश्वास न्याय हक अधिकार कर्तव्यको विलय क्षण क्षण पल पल उम्रदै एक थुप्रो मनहरू एक थुप्रो तनहरू जनजन बतासी रहेछ झन्झन निसासी रहेछ पार्टीहरू पार्टीहरू जात जाति भाषा भेष धर्म संस्कृति मृत्यु प्रकृतिको नाश र कलुषित राज्य रजटारको पुनः आवादमा मात्र होइन राष्ट्र राष्ट्रियता स्वाधीनता अखण्डताको बर्बादमा राष्ट्रभक्ति बिर्सिएर सन्किरहेछ सन्किरहेछ त्यसैले त संविधान निर्माणको यात्रा टेबल दराज तानातान हानाहान घम्सा घम्सीको कुर्ची जात्रामा थन्किरहेछ थन्किरहेछ अनर्थ छ अर्थ छैन स्वार्थ छ निस्वार्थ छैन अशान्ति छ शान्ति छैन अविश्वास छ विश्वास छैन राष्ट्र छ भक्ति छैन शक्ति छ सम्मति छैन मात्र खाओवादीका पर्याय नेताहरू उत्तर दक्षिणका गिद्धरको चक्रव्यूह र चाबुकमा गम्किन्छन् घम्किन्छन् रन्किन्छन् सन्किन्छन् दन्किन्छन् र थन्किरहन्छन् थन्किरहन्छन् उफ व्यर्थका भेडावादी जनताहरू हक अधिकार न्याय समानता स्वतन्त्रता खोज्दै पार्टी पार्टीको पुच्छर हल्दै आँसु भिच्छन् सडक बोल्छन् चोट खप्छन् रगत बग्छन् चिहान सुत्छन् चिता जल्छन् र जिउँदै मरिरहन्छन् मरिरहन्छन् तर नेताहरू शस्त्रास्त्र बोल्छन् आकाश गर्जन्छन् धरती चिर्छन् माटो बेच्छन् अस्मिता लुट्छन् सकर माता चितोर्छन् सहित थोपर्छन् विखण्डन रोज्छन् अराजकता खोजिरहन्छन् खोजिरहन्छन् त्यसैले खै कसरी बन्ला तासनासको कुर्की जात्रामा असहमतिको यात्रामा लोककल्याणकारी राज्य र संविधान धन्यवाद अब महालक्ष्मी थापाको कविता म वाचन गर्दैछु उहाँको कविताको शीर्षक छ प्रेमीको हातमा असल मनमित परे जिन्दगी हुन्छ स्वर्ग समान खराबको सङ्गत परे जिन्दगी बन्दछ नरक समान स्वर्ग र नरक यहीँ देखिन्छ प्रेमको खेलमा आफ्नो भाग्य नै बस्दिन्छ प्रेमीको हातमा प्रेम गर्नु नराम्रो होइन प्रेमी छान्नु नजान्नु आफ्नो कमजोरी भइदिन्छ जीवनमा अन्यथा प्रेम दुःख रूपी विष होइन सुखरूपी अमृत बनिदिन्छ जीवनमा यसैलाई पिएर पुगेका छन् प्रेमीहरू सुख संसारमा यो छोटो कविता थियो महालक्ष्मी थापाको प्रेमीको हातमा त्यसै गरी दोहा कतारबाट तारा सेजवालको यो गीत सुनौ तिम्रो लागि म तिमी नै हो मेरो संसार तिमी नै हो मेरो प्रीत सधैँभरि गाइरहने तिमी मेरो मनको गीत तिमी हाँस्दा संसार हाँस्छ तिमी रुँदा मरुनेछु दुःख पर्दा सम्झिदिनु तिम्रो नजिकमा हुनेछु नरुनु है कहिले एक्लै तिम्रो साथ मनी दिउँला दुःख मानि नतडपनु तिम्रो पीडा मनी लिउँला तिमी माग्छौ भनेदेखि मेरो जानै दिन्छु म त तिम्रो पीडा कम गर्न विषय पनि पिउँछु म त तिम्रो पीडा कम गर्न विषय पनि पिउँछु म त तारा सेजवाललाई पनि धेरै धेरै धन्यवाद यति मिठो गीतको लागि अब हस्त गौतम मृदुलको यो गजल न त विकास गर्यौ न त समस्या टार्यौ तिमीले सङ्कटमा पुर्याई हामीलाई जिउँदै मार्यौ तिमीले अन्यल छाएकै छ ज्यादा तिमी भएकै छ अहिले ठुठा सपना देखाएर ओझेलमा पार्यौ तिमीले विकृत शक्तिले परिवर्तन हुन्न देशमा स्वाभिमानको उचाइबाट तल नै झार्यौ तिमीले सिलवार झैँ छिन्मै तातियौ र सेलायौँ आखिर आफै सकुनी भएर तै पनि जुवा हार्यौ तिमीले आफै सकुनी भएर तै पनि जुवा हार्यौ तिमीले यो गजल थियो हस्त गौतम मृदुलको आज हामीले सृजनाका स्वरहरूमा बासु घिमिरेको स्वरमा रिता भण्डारीको सुमधुर गीत त्यसै गरी कोमल मल्लको रचना महालक्ष्मी थापा तारा सेजवाल र हस्त गौतम मृदुलको रचनाहरू सुन्यौँ आफ्नो साहित्य सृजनाहरू हिमाली स्वरहरूमा सुनाउनु भएकोमा तपाईँ सबै सर्जकहरूलाई धेरै धेरै धन्यवाद तपाईँ पनि हिमाली स्वरहरूको यो सृजनाका स्वरहरूमा आफ्नो रचना सुनाउन चाहनुहुन्छ भने आफ्नो रचना हामीलाई इमेल गरी पठाउनुहोस् तपाईँ आफ्नो रचना आफ्नै स्वरमा रेकर्ड गर्न चाहनुहुन्छ भने हामीलाई फोन गर्नुहोस् हामी तपाईँको रचना रेकर्ड गर्नेछौँ रचना रेकर्ड गर्ने हाम्रो फोन नम्बर हो तिन चार सात दुई चार आठ नौ चार दुई छ अथवा आफ्नो रचनाको अडियो फाइल तपाईँ हामीलाई इमेल गरेर पनि पठाउन सक्नुहुन्छ साहित्य सृजना सबैलाई सुनाऊ संसारलाई साहित्यमय बनाऊ नेपालीपन हराउन नपाओस् जहाँ रहे जहाँ भए नेपाल गाइरहोस् आपसी में तरह बढाउँ गैरव गीतहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू हिमाली ईश्वरहरूको एक सय छब्बिसौँ श्रृङ्खलामा आज हामीले यिनै विषयवस्तुहरू समेट्न सक्यौँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला सल्लाह सुझाव लेखी पठाउने हाम्रो ठेगाना हो Nepali radio at Gmail dot com इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा हिमाली स्वरहरूका विविध अनलाइन रेडियो कार्यक्रमहरू सुन्न सकिन्छ म सहदेव पौडेल जाँदा जाँदा यो सुमधुर गीत बजाउँदै तपाईँहरूबाट बिदा हुन्छु शान्त र सुरक्षित रहोस् तपाईँको जीवन हाम्रो शुभकामना